यसको अस्तित्व गुम्ने गरी कुनै पनि हालतमा संशोधन हुन नदिने एमाले उपाध्यक्ष रावलको जिकिर सुदूरपश्चिमलाई अस्थिर बनाउने षड्यन्त्र बनाइन सक्नेतर्फ सचेत हुन आग्रह आन्दोलन अझै रोकिएन बन्दका कारण जनजीवन कष्टकर बन्दै काठमाडौँको दमी टोलमा आग लागि डोलधुरामा छवटा पसल चले यसद्वारा यमनको सैनिक क्याम्पमा आक्रमण पैंतालिस जनाको मृत्यु नाइजेरियामा चर्चको छत खस्यो साठी जनाको मृत्यु र विराट कोहलीले बनाए तेस्रो दोहोरो शतक प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघाज र इन्टरनेट अनलाइनमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मुलुकको अस्तित्वलाई संकटमा राखेर ल्याउन लागेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने बताएका छन् पार्टी अगुवा कार्यकर्ता परीक्षणको लागि सुदूरपश्चिमका जिल्ला दौडाहामा रहेका नेता रावलले आज डडेलधुरामा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा सरकारले षड्यन्त्र रचेर संविधान संशोधन गर्न खोजिरहेको आरोप लगाएका छन् एक रातमा देशको अस्तित्व गुम्ने गरी कुनै पनि हालतमा संशोधन हुन दिँदैनौ नेता राहुलले भने राष्ट्रको हित विपरीतका गतिविधिमा व्यक्ति त उभिन्छ भने एमाले त मुलुकको एक ठूलो दल हो केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान जसरी पनि संशोधन हुन्छ भनेर दिएको अभिव्यक्तिको कड़ा प्रतिवाद गर्दै उनले संविधान संशोधनको विरूद्धमा एक तिहाई संसदको वक्तव्य आइसकेको अवस्थामा प्रधानमन्त्रीले जसरी पनि संविधान संशोधन हुन्छ भन्दैछन् जसरी भनेको कसरी भन्दै प्रतिप्रश्न गरेका छन् सरकारले अहिले भारतीय दूतावासमा नेताहरू पठाएर त्यहाँबाट आएका कुराहरू नै प्रधानमन्त्रीले व्यक्त गर्ने गरेको आरोप लगाएका छन् अहिलेको संविधान प्रस्ताव विदेशी परराष्ट्र मन्त्रालय र राजदूतले मात्रै महत्वपूर्ण भनी स्वागत गरेका छन् सरकारमै रहेका पार्टीकै मान्छे यसको विरूद्धमा छन् भने हाम्रो कुरा छोड्नुहोस् आक्रोश बोक्दै उनले भने अनि कसको लागि संशोधन त्यही वक्तव्य दिने राजदूतावासको लागि हो यस्तै संशोधनसँगै जोडिएको नेपाली नागरिकताको सवालमा नेता रावलले दक्षिण एसियामै नेपाल नागरिकताको सवाल सबैभन्दा लचिलो रहेको दावी गरेका छन् यसैबीच सरकारले हिन्दी भाषालाई नेपालमा मान्यता सहायता दिने काम घुमाउरो तरिकाले अगाडि बढाउन खोजिरहेको आरोप समेत लगाएका छन् हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने कुरा एक, एक बाहिर आएपछि सबैतिरबाट विरोध भएपछि अहिले घुमाउरो तरिकाले संविधानको अनुसूचीमा राख्न खोजिन लागेको आरोप उनको रहेको छ नेता राहुलले सरकारले जनतालाई अधिकार दिन चाहने हो भने तुरन्त स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका छनृ सरकारले चाहेमा एकैचोटि तीनवटै निर्वाचन सम्पन्न गर्न सकिने उनले बताएका छन् सरकार आफैले मिति घोषणा गर्न चाहिरहेको छैन मिति केही दिनमा नै घोषणा गर्छु भन्ने तर अहिलेसम्म खाका नै पेश गरेको छैन सरकारको नियम के हो उनले भने यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको विषयमा नेता रावलले एउटा व्यक्ति भन्दा पनि पछिल्लो समय संविधान संशोधन जस्तो राष्ट्रको अस्तित्वको कुरा अगाडि आएकाले उक्त विषय गौण बन्न पुगेको बताएका छन् पूर्व प्रधानमन्त्री समेत रहेका नेता रावलले मन्त्री परिषदले गोप्य रूपमा संघीय आयोग गठन गरी पहिले नै टुङ्गो लगाइसकेका केही प्रतिवेदनहरूलाई बिउताएर गोप्य राखेको बताउँदै कुनै पनि बेला कैलाली कञ्चनपुरलाई आगो सल्काएर यो ठाउँलाई अस्थिर बनाउने षड्यन्त्र बनाउन सक्ने भएकाले सुदूरपश्चिमका जनतालाई सचेत हुन आग्रह गरेका छन् राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज भेट हुँदैछ अहिलेको राजनैतिक गतिविरोध समाधान समाधानका विषयमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबीच छलफल हुन लागेको हो छलफलका लागि प्रधानमन्त्री दाहाल शीतल निवास जाने उहाँको सचिवालयले जनाएको छ सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएर सत्तारूढ़ र विपक्षी दलहरूबीच दूरी बढ़ेको छ एमाले लगायतका दलको अवरोधका कारण संसद बैठक चल्न सकेको छैन संसद नचल्दा अख्तियारका प्रमुख लोकमान सिंह कार्की माथिको महाभियोग प्रस्ताव चुनाव सम्बन्धी महत्वपूर्ण कानून लगायत विषय संसदमै थन्किएका छनृ संविधान संशोधन प्रस्तावको विरोधमा शुरू भएको प्रदर्शन आज पनि विभिन्न जिल्लामा कायमै रहेको छ प्रदेश नम्बर पाँचबाट पहाड़ी जिल्लालाई टोक्याउन लागेको विरोधमा आज बाह्रौं दिन पनि अर्घखाँची र गुल्मी जिल्ला बन्द भएका छन् लगातारका बन्दका कारण यी जिल्लाको जनजीवन कष्टकर बनेको छ बन्दका कारण जिल्लाका सम्पूर्ण यातायात बजार उद्योग तथा कल कारखाना ठप्प हुँदा सर्वसाधारणले शास्ति भोग्नु परेको छ आन्दोलनकारीले दिनहौ जिल्ला प्रशासन र जीविसको कार्यालय अगाडि धरना दिने र फरक फरक प्रवृत्तिका प्रदर्शन गरेर विरोध जनाउँदै आएका छन् संसद दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दको कार्यक्रम यथावत राख्दै धरना र प्रदर्शनलाई अझ सशक्त बनाउँदै लैजाने संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जनाएको छ यता बुटोल रोल्पा पाल्पा प्युठानमा भने बन्द हड़तालका कार्यक्रम स्थगित गरी र्याली जुलुस सभा गोष्ठी लगायतका कार्यक्रम जारी रहेका छन् काठमाडौँको बसन्तपुर स्थित दमै टोलको एक घरमा आज आग लागि भएको छ खाना पकाउने ग्यास लिक भएर चन्द्रमान डंगोलको घरमा आग लागि भएको हो आगलागीबाट घरमा रहेका सामान जलेर नष्ट भएका छन् काठमाडौँ महानगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिएको छ आगो निभाउने क्रममा उमेश नाथ खड्का घाइते भएका छन् यता डडेलधुराको परशुराम नगरपालिका नौ गाईबादे बजारमा शनिबार राति भएको आगलागीबाट लागिबाट करोडौंको माल सामान जलेर नष्ट भएको छ जिल्ला सदरमुकाम भन्दा करिब तीस किलोमिटर पश्चिममा रहेको बजारका छवटा पसल आग लागिबाट ध्वस्त भएका छन् स्थानीय रमेश बोहराको पसलबाट शुरू भएको आगलागी अन्य पसलमा फैलिएको थियो नेपाली सेना नेपाली प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टाको प्रयासमा आग लागि नियन्त्रणमा लिएको थियो नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले वर्तमान संविधान पूरै खारेज गर्नुपर्ने धारणा राखेका छन् महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शनिबार साँझ राष्ट्रियता गणतन्त्र जनजीवन र संघीयता विषयको अन्तर्क्रियालाई सम्बोधन गर्ने क्रममा नेता गजुरेलले वर्तमान संविधान मधेसी आदिवासी जनजाति थारू महिला मुसलमान पिछडिएका लगायत कुनै पनि वर्ग र समुदायको उचित र पर्याप्त संशोधन नगरिएको जनाउँदै यसलाई संशोधन गरे मात्रै कसैको माग सम्बोधन नहुने विचार व्यक्त गरेका छनृ खबरमा केही देश बाहिरका खबर यमनको सैनिक क्याम्पमा इस्लामिक अतिवादी संगठन आइएसले गराएको बम विस्फोट विस्फोटमा पैंतालिस जना सैन्य मारिएका छन् अदन शहरमा रहेको सैनिक क्याम्पमा तलब लिन लाइन लागि लाइन बसेका सिनामाज आत्मघाती विस्फोट गराएको यमनी अधिकारीहरूले बताएका छन् यमनमा राष्ट्रपति मनसुर हादी निर्वाचित भएपछि उनले समर्थनमा रहेका हुथी विद्रोही र सेनाबीच संघर्ष जारी छ संघर्षमा साउदी गठबन्धन सेनाले यमन सरकारको साथ दिइरहेको छ गत अगस्तमा हुथी विद्रोहीले गरेको आक्रमणमा साठी जना मारिएका थिए नाइजेरियाको दक्षिण पूर्वी शहर स्थित एक चर्चको छत खस्दा साठी जनाको मृत्यु भएको छ घटनामा कैयौं घाइते भएका छन् घटनामा अझै घे पुरिएको आशंका गरिएको छ निर्माणाधीन अवस्थामा रहेको चर्चमा भइरहेको धार्मिक कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण सहभागी भइरहेका बेला छत एक्कासी खसेको हो यसैबीच नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले घटनाप्रति दुःख व्यक्त गरेका छन् नाइजेरियामा वर्षेरी भवन भत्कदा सयौंको मृत्यु हुने गरेको छ खबरको अन्त्यमा अब एउटा खेल खबर इङ्ल्याण्डसँगको चौथो टेस्टको पहिलो पारीमा भारतका कप्तान विराट कोहलीले दोहोरो शतक बनाएका छन् कोहलीले दुई सय एकानब्बे बलमा दोहोरो शतक पूरा गरेका हुन् कोहलीले टेस्टको चौथो दिन दोहोरो शतक पूरा गरेका छन् मुम्बईमा जारी खेलमा आइतबार बनाएको दोहोरो शतक कोहलीको यो वर्षको तेस्रो दोहोरो शतक हो कोहलीले गएको जुलाईमा वेस्ट इण्डिज विरूद्ध तथा अक्टोबरमा न्यूजील्याण्ड विरूद्धको खेलमा पनि दोहोरो शतक बनाएका थिए पाँच टेस्टको श्रृङ्खला श्रृंखला अन्तर्गत विशाखापटनमा भएको दोस्रो टेस्टमा कोहलीले एक सय सत्तालिस रन बनाएका थिए यो सँगै दिउँसो तीन बजेको युनिटी